मनको कुरा सुन्ने मान्छे मेरो मनको कुरा बुझ्ने मान्छे मेरो मनको कुरा सुन्ने मान्छे मेरो मनको कुरा बुझ्ने मान्छे म खोज्दैछु म खोज्दैछु ए हा चोरी कोही हेर्छ मेरो रूप भन्दैछु मलाई साह्रै माया गर्ने मान्छे सँगै जिउने मर्ने मान्छे मलाई साह्रै माया गर्ने मान्छे सँगै जिउने मर्ने मान्छे म खोज्दैछु म खोज्दैछु ए हवा